सम्बन्ध जोडियो दुई मुटुको सजिएको छ दुबै आजको यो दिनमा जीवनको साथी रोजेको छ आज प्रभुमा भएर मिलिजुली दुबै हिँड्नेछ वचनलाई सधैँ नै पालन गरेर सम्बन्ध जोडियो ढकमाका फुल फुले दुलदुली सजिएको छ हेरान त्यो कति सुन्दर ढकमाका फुल फुले झै दुलदुली सजिएको छ हेरा त्यो कति सुन्दर सम्बन्ध जोडियो दुई मुटुको सजिएको छ दुबई आजको यो दिनमा जीवनको साथी रोजेको छ आज प्रभुमा भाइरा मिलिझुली हिँड्ने छ वचनलाई सधैँ नै पालन गरेर सम्बन्ध जोडियो প্রভুলে জড়ি দিয়ে কো দুই बीचको बन्धन हो यो कुनै मानिसले नछुटाउँछ है प्रभुले जोडिदिएको दुई बीचको बन्धन हो यो कुनै मानिसले नछुटाउँछै सम्बन्ध जोडियो दुई मुटुको सजिएको छ दुबै आजको यो दिनमा जीवनको साथी रोजेको छ आज प्रभुमा भाइरा झोली दुबै हिँड्नेछ वचनलाई सधैँ नै पालन गरेर सम्बन्ध जोडियो